करेन्ट लागेर डोटीमा दिदी बहिनीको मृत्यु चारजना घाइते विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै आक्रोश देशभर प्रहरी मेरो साथी अभियान सुरु डडेलधुरा प्रहरीद्वारा शान्तिपूर्ण र्याली सहित अभियानको थालनी बझाङका दुई गाविसका पैंचालिस परिवार पहिरोको उच्च जोखिममा कैलालीमा प्रत्येक वर्ष दोहोरिने गरेको विकासीय बजेट फ्री जाने समस्या यस वर्ष पनि उस्तै पुँजीगत बजेटको झण्डै बाइस प्रतिशत रकम फिर्ता जाने पक्का बैतडी भोलि एक कार्यक्रमका बीच खुल्ला दिशामुक्त घोषणा हुँदै घोषणासँगै सुदूरपश्चिममा खुल्ला दिशामुक्त जिल्लाको संख्या पाँच पुग्ने र लामिखाल गाविस भवन निर्माणको काम अधुरो छोडेर ठेकेदारले व्यवस्था गरेपछि ठेक्का तोड्ने प्रक्रिया शुरू डोटी सदरमुकामा विद्युत सेवा अनियमित हुँदा उपभोक्ताहरू मारमा अस्थायी शिक्षकहरूको विवरण सम्बन्धी अत्यन्त जरुरी सूचना क्षेत्रीय शिक्षा निर्देशनालय सुदूरपश्चिमाञ्चल दिपायल डोटीको पत्र अनुसार अस्थायी शिक्षकहरूको नाम नामेसी र नियुक्ति विवरण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 बहिनीको ज्यान गएको छ जिल्लाको दिपायाली सिलगढ़ी नगरपालिका चौध पाकरी स्थित एकै घरका दुई दिदी बहिनीको करेन्ट लागेर ज्यान गएको हो ज्यान जानेहरूमा पाकरीका गणेश औजीका दुई छोरी दश वर्षीय रोजा औजी र आठ वर्षकी रेशमा औजी रहेको जनाएको छ आज बिहान साढे छ बजेतिर गाउँ नजिकैको विद्यालयमा अध्ययन गर्न जाने क्रममा विद्युतको पोल चुडिएर भुइँमा झरेको तारबाट करेन्ट लाग्दा उनीहरूको ज्यान गएको स्थानीय शिक्षक विजय विष्टले जानकारी दिनुभएको छ करेन्ट लागेर अन्य चारजना घाइते भएको प्रहरीले जनाएको छ घाइतेहरूमा दस वर्षकी कालु औजी आठ वर्षकी ईश्वर औजी दस वर्षकी सन्तु औजी र सात वर्षकी सीता औजीलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाएको डोटीका डीएसपी उद्धवदेव भट्टले जानकारी दिनुभएको छ गाउँमा जाने विद्युत लाइन पावरको समस्या भएपछि एक महिना अघि मात्रै नयाँ थ्री फेज लाइन जडान गरिएको र उक्त लाइनको तार टुटेर बाटोमा परेको कारण करेन्ट लागेको उहाँले जानकारी दिनुभएको छ मृतक दुवैजना स्थानीय दुर्गा निम्न माध्यमिक विद्यालयमा अध्ययनरत रहेका थिए स्थानीयहरूले विद्युत प्राधिकरणको चरम लापरवाही भएको भन्दै आक्रोश पोखेका छन् उता कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकामा नदीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ मृत्यु हुनेमा दोधरा चाँदनी नगरपालिका तीन जमुना घाटी बस्ने तेह्र वर्षीय सम्झना चन्द रहेकी छन् घर नजिकै पर्ने जोगबुड़ा नदीमा आइतबार पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको प्रहरले जनाएको छ नदीमा पानीको बहाव बढे बढ़ी भएकाले बालिका डुबेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ सबलाई महाकाली अञ्चल अस्पतालमा पोस्टमार्टम गरेर परिवारजनलाई बुझाइएको छ मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आजदेखि प्रहरी मेरो साथी अभियान शुरू गरेको छ सरकारको आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान पचहत्तरवटै जिल्लामा सञ्चालनमा आएको छ यता जिल्ला प्रहरी कार्यालय डडेलधुराले एक शान्तिपूर्ण वृहत र्याली सहित एक कार्यक्रमको आयोजना गरी अभियान शुरू गरेको छ आज बिहान तुफान डाँडा बजारदेखि बाग बजारसम्म र्याली निकाले पश्चात औपचारिक कार्यक्रम गरी अभियान शुरू गरिएको हो र्यालीमा नेपाल प्रहरी सशस्त्र प्रहरीसँगै स्थानीय नागरिक र क्याम्ब्रिज पब्लिक बोर्डिङ स्कूलका विद्यार्थीहरूको सहभागिता रहेको थियो औपचारिक कार्यक्रममा भने जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख विपिन कुमार कर्मचारीले नागरिक र प्रहरीसँगै हातीमालो गरेर अगाडि बढ्नु आवश्यकता रहेको बताउनुभयो मानिसको जीवनको सबैभन्दा महत्त्वपूर्ण एवं संवेदनशील आवश्यकताको रूपमा रहेको शान्ति सुरक्षा जस्तो गहन जिम्मेवारी बोकी समाजको चारै प्रहर क्रियाशील रही हाम्रो प्रहरलाई आफ्नो कर्तव्य पेसा व्यवसाय र अझै नागरिक केन्द्रित दक्ष र उत्तरदायी बनाउँदै लैजान नेपाल प्रहरका साथ समग्र नेपाली समाजको आजको एक प्रमुख आवश्यकता हो भने म त्यहाँलाई निवेदन गर्न चाहन्छु देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिक मैत्री बनाई अपराध दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य रहेको उहाँले जानकारी गराउनुभयो यस्तै अन्य जिल्लाहरूमा पनि औपचारिक कार्यक्रम नै गरी अभियान शुरू गरिएको समाचार प्राप्त भएका छन् नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप प्रहरी मेरो साथीको अवधारणामा समेटिने जनाइएको छ समाजमा प्रहरी मेरो साथी हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी संगठनको सबैलाई गरिमामय तुल्याउन अभियानको लक्ष्य रहेको छ नेपाल प्रहरीले यसअघि मुस्कान सहितको सेवा भन्ने नाराका साथ जनतामा पुग्ने अभियान शुरू गरेको थियो बझाङका दुई गाविसका पैंचालिस परिवार पहिरोको उच्च जोखिममा रहेका छन् जिल्लाको रायल गाविस पाँच र सातका तेइस परिवार तथा मोटेला गाविस आठका बाइस परिवार पहिरोको उच्च जोखिममा परेका जिल्ला प्रहरी कार्यालय बजाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभएको छ रायलको पाँच र सात ओडाका काटीखेती तलुबाड़ी र मौतोली गाउँ र मोटेला आठको गाउँ पहिरोमा पहिरोको उच्च जोखिममा परेका छन् प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो गाउँको तल्लो भागहरूको नारूगढ़ाबाट पहिरो झर्न थालेपछि जमिन भाँसिएको छ यसले गर्दा नारूगढ़ाको माथिल्लो भागमा रहेका तीन गाउँ जोखिममा परेका छन् यसका साथै गाउँको माथिल्लो भागबाट समेत पहिरो झर्ने गरेकाले झनै जोखिम बढ़ेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनु भएको छ ग्रामीण सड़क बनाउने नाममा बस्तीको ख्यालै नगरी निर्माण गरेकाले यहाँ वर्षेनी पहिरो जाने गरेको बताइएको छ वर्षाको समयमा हरेक वर्ष पहिरो जाने गरेकाले उक्त गाउँहरू जोखिममा रहँदै आएका छनृ सामूहिक बलात्कारको आरोपमा भजाङमा पाँचजना पक्राउ परेका छन् सामूहिक बलात्कारका दुई घटनामा संलग्न पाँचजना पक्राउ परेको प्रहरले जनाएको छ जयप्रति नगरपालिका छमा चौध वर्षकी बालिकालाई सामूहिक बलात्कार गरिएको अभियोगमा स्थानीय बाइस वर्षका झलक बोहरा र हिमाल धामी तथा एक्काइस वर्षका अमित रोकायालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ उनीहरूले शुक्रबार राति चौध वर्षकी बालिकालाई सामूहिक बलात्कार गरेको प्रहरी नायब प्रेक्षक नरेन्द्र चन्दले बताउनुभयो यस्तै शुक्रबार नै मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा जयप्रति नगरपालिका चारका प्रदीप नेपाली र अर्जुन नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ पक्राउ परेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भैतडीलाई भोलि खुला दिशामुक्त जिल्ला घोषणा गरिने भएको छ घोषणा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ जिल्लाभरिका सबै घरदूरी र सार्वजनिक स्थानहरूमा सत्तालिस हजार छ सय छसठी शौचालय निर्माण भई प्रयोगमा आइसकेपछि जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न लागि प्रक्रिया पूरा भइसकेको र भोलिको कार्यक्रमका लागि तयारी भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्राविधिक दीपक केसीले जानकारी दिनुभएको छ दुई हजार अडसठी सालदेखि बैतडीमा शुरू भएको सरसफाई अभियान अन्तर्गत असार अठाइस गते जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने तय भएको हो खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंह आउने बताइएको छ जिल्लाका मुख्य बजारहरूमा सरसफाई गर्नुका साथै होर्डिङ बोर्ड राख्ने काम भइरहेको सरसफाई कार्यदलका सदस्य अम्बादत्त अवस्थीले जानकारी दिनुभएको छ भोलि घोषणा भएमा बैतडी देशकै अडतिसौं खुल्ला दिशामुक्त जिल्ला घोषणा हुनेछ भने सुदूरपश्चिमको पाँचौं खुल्ला दिशामुक्त जिल्ला हुने भएको छ गत वर्ष नै बैतडीलाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य लिएको भए पनि त्यो लक्ष्य पूरा हुन सकेको थिएन जिल्ला अदालत दार्चुलाले यस आर्थिक वर्षको आजसम्म उनापचास थान मुद्दा फर्स्युट गरेको छ जिल्ला अदालत दार्चुलामा जम्मा सन्ताउन्न थान मुद्दा दर्ता भएका थिए यस वर्ष जिल्ला अदालत दार्चुलामा दिवानीतर्फ नयाँ दश र एकवटा जिम्मेवारी सरेको गरी एघार थान मुद्दा दर्ता भएका थिए जसमा सात थान मुद्दा फोडचुट भएका छन् यस्तै फौजदारीतर्फ नयाँ सत्र तथा जिम्मेवारी सरेका दुई थान गरी उन्नाइस थान मुद्दा दर्ता भएकोमा सोह्र थान मुद्दा फर्स्युट भएका छन् यस्तै सरकारवादी फौजदारीतर्फ नयाँ पच्चीस तथा जिम्मेवारी सरी आएका दुई थान गरी सत्ताइस स्थान मुद्दा दर्ता भएकोमा छब्बीस स्थान मुद्दा फर्चोट भएको श्रेष्ठदार डलुराम चौधरीले जानकारी दिनुभयो अदालतले यस आर्थिक वर्षमा पञ्चासी दशमलव नौ छ प्रतिशत मुद्दा फर्चोट गरेको हो जुन लक्ष्य तोकिएको भन्दा झण्डै एघार प्रतिशत बढ़ी मुद्दा फैसला गरेको हो श्रेष्ठदार चौधरीका अनुसार जम्मा फर्चौट भएका मुद्दाहरूमध्ये सैतिस स्थान हारजित छ थान मिलापत्र तीन थान डिसमिस एक थान मोतलाबी र एक थान था, मुद्दा फिर्ता भएको जनाइएको छ जिल्ला अदालत दार्चुलामा नयाँ मुद्दातर्फ चौवालिस थान दर्ता भएकोमा छत्तीस थान मुद्दा फैसला भयो भने आठ थान मुद्दा बाँकी रहेको जनाइएको छ जिल्ला अदालतमा सरकारवादी फौजदारीतर्फ कर्तव्य ज्यान चार ज्यान उद्योग एक लागू औषध चरेस एक जबरजस्ती नकबजनी चोरी दुई हात हतियार खरखजनातर्फ एक जबरजस्ती दुई जबरजस्ती उद्योग एक सवारी ज्यान दुई र बहुविवाहतर्फ एक थान मुद्दा दर्ता भएको छ यस्तै देवानीतर्फ एघार थान मुद्दा दर्ता भएका छन् भने दुनियाँवादी फौजदारीतर्फ अठार थान मुद्दा दर्ता भएका छन् जसमा लुटपिट दुई कुटपीट एक सम्बन्ध विच्छेद सात सम्बन्ध विच्छेद अंश दुई जाल साँझ दुई हाडनाताकरणी एक लोग्ने नाता कायम दुई र गाली बेजती एक मुद्दा रहेको जिल्ला अदालत दार्चुलाले जनाएको छ तपाई युनिटी खबर सुनिरहनु भएको छ लामीखाल गाविस भवन निर्माणको काम अधुरो छोडेर ठेकदारले व्यवस्था गरेपछि ठेक्का तोड्ने प्रक्रिया शुरू कैलालीमा प्रत्येक वर्ष दोहोरिने गरेको विकासे बजेट फिरी जाने समस्या यस वर्ष पनि उस्तै पुँजीगत बजेटको झण्डै बाइस प्रतिशत रकम फिर्ता जाने पक्का लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला रक्तदान जीवनदान अठार वर्षदेखि साठी वर्ष उमेरका पैचालिस किलोग्राम माथि तौल भएका इच्छुक महानुभावहरूले रक्तदान गरौं डडेलधुरामा सञ्चालित रक्त सञ्चार सेवालाई प्रभावकारी बनाऊ एक पटक दिइसकेको मितिले तीन महिनापछि फेरि रक्तदान गर्न सकिन्छ मानवीय सेवाका लागि नेपाल रेडक्रस सोसाइटी डडेलधुरा र रेडियो युनिटी सँगसँगै रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हज बजार व्यवस्थापन शाखाको सूचना यस सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्जबाट शुभकामना सूचना तथा विज्ञापन प्रसारण गर्न चाहने सूचनादाता तथा विज्ञापन दाताहरूले कार्यालयको बजार व्यवस्थापन शाखाको फोन नम्बर शून्य छ्यानब्बे चार बिस चार चौधमा सम्पर्क गर्न सक्नुहुनेछ बजार व्यवस्थापन शाखा रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढ़ी नगरपालिका पाँच खलङ्गा डडेलधुरा तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो युनिटी युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं करेन्ट लागेर डोटीमा दिदीबहिनीको मृत्यु चारजना घाइते विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै आक्रोश देशभर प्रहरी मेरो साथी अभियान शुरू डडेलधुरा प्रहरीद्वारा शान्तिपूर्ण र्याली सहित अभियानको थालनी बझाङका दुई गाविसका पैंचालिस परिवार पहिरोको उच्च जोखिममा लगायतका समाचार डोटीको लामिखाल गाविस भवन निर्माण कार्यको ठेक्का तोडिने भएको छ दुई वर्षदेखि निर्माणाधीन गाविसको भवन निर्माणको ठेक्का लिएका ठेकेदारको व्यवस्थापछि जिल्ला प्राविधिक कार्यालय डोटीले ठेक्का तोड्न लागेको हो पटक पटक आग्रह गर्दा पनि भवनको ठेक्का लिएका वीरेन्द्र शाहले भवन निर्माण कार्यलाई पूर्णता दिनमा आनाकानी गरेको भन्दै ठेक्का तोड्नको लागि सूचना समेत प्रकाशित भइसकेको जिल्ला प्राविधिक कार्यालय डोटीका प्रमुख रामचन्द्र खत्रीले रेडी युनिटीलाई जानकारी दिनुभएको छ शान्ति तथा पुननिर्माण मन्त्रालय अन्तर्गत जिल्ला प्राविधिक कार्यालय मार्फत दुई वर्षदेखि निर्माणको क्रममा रहेको भवनको निर्माण कार्य पछिल्लो समय रोकिएको थियो यता गाविस सचिव कैलाश सिंह साउदले भवन निर्माण भएको भए पनि झ्याल ढोका लगायतका कामहरू गर्न बाँकी नै रहेको जानकारी दिनुभएको छ ठेक्का लिएका शाहलाई काम रोकिएको विषयमा सोधपूछ गर्दा पेटी ठेकेदारलाई जिम्मा दिएको र उसैले काम गर्ने भन्दै पञ्चिनी गरेको उहाँले बताउनुभयो ठेकेदार शाहले लिएको ठेक्का रकमको बारेमा भने आफूले उहाँले आफू बाहिर रहेका कारण थाहा नभएको बताउनु भएको छ लामो समयदेखि भवन निर्माणको कार्य जारी रहेको अवस्थामा कामै नै अलपत्र परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेको स्थानीय सहयोगी भरत धामीले जानकारी दिनुभएको छ डोटी सदरमुकाम सिलगढ़ी लगायतका आसपासका क्षेत्रमा केही दिनदेखि विद्युत सेवा अनियमित हुँदा स्थानीय उपभोक्ताहरू शास्ति खेप्न बाध्य भएका छन् विगतका दिनहरूमा पनि छिनमै आउने छिनमै जाने विद्युतले हैरान भएका यस क्षेत्रका स्थानीय सेवाग्राहीहरू यसपटक पनि विद्युतले मनोमानी गरेपछि हैरान हुन थालेका छन् विद्युत लोडसेडिङको समय तालिका भए पनि अहिले विद्युतको कति बेला जाने कति बेला आउने केही ठेगान नै छैन जसले गर्दा उपभोक्ताहरू आफ्ना दैनिक कामकाजहरू सहज ढंग सेवाबाट गर्नका लागि वञ्चित भएका छन् यस्तै सिलगढ़ी क्षेत्रमै केही दिन यता खानेपानीको अभाव समेत हुन थालेको छ विद्युत जस्तै खानेपानीको आउने जाने निश्चित समय भए पनि विगत केही दिनदेखि पनि पानी आउने क्रम अनियमितता भएको छ जसले गर्दा स्थानीय सेवाग्राही मार्कामा परेका छन् उनीहरूले छिटोभन्दा छिटो विद्युत र खानेपानीलाई नियमित गर्न सम्बन्धित निकायसँग माग गरेका छनृ चालु आर्थिक वर्षमा कैलालीमा विकासे बजेटको झण्डै बाइस प्रतिशत फ्री जाने पक्का भएको छ चालु आर्थिक वर्षमा विकासे अर्थात पुँजीगत बजेट दुई अरब एकानब्बे करोड़ त्रियासी लाख उनासत्तरी हजार पाँच सय साठी रुपियाँ रहेकोमा त्यसको बाइस प्रतिशत रकम फ्री जाने पक्का भएको हो आइतबारसम्म पुँजीगत बजेटको निकासा चौहत्तर प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक वासुदेव जोशीले जानकारी दिनुभयो असार पच्चीस गतेदेखि कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको भन्दै उहाँले आइतबारदेखि नै नियमित निकासा बन्द भएको बताउनुभयो उहाँका अनुसार दिनमा दुई तीन प्रतिशतले निकासा बढ्न सक्ने भएकाले बाइस प्रतिशत पुँजीगत बजेट खर्च नहुने देखिएको छ चालु आर्थिक वर्षमा कैलालीमा दुई अर्ब एकानब्बे करोड़ त्रियासी लाख उनासत्तरी हजार पाँच सय साठी रूपियाँ पुँजीगत बजेट निकासा भएको थियो चालुतर्फ भने खर्च प्रतिशत बढ़िरहेको छ चालुतर्फ आइतबारसम्म निकासा प्रतिशत त्रियानब्बे रहेको सो कार्यालयले जनाएको छ अधिकांश ठूला विकासका यो आयोजनाको बजेट खर्च हुन सकेको छैन राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको हुलाकी राजमार्ग आयोजनाको पुँजीगत बजेट करिब एकतीस प्रतिशत मात्रै खर्च भएको छ हुलाकी राजमार्गका लागि सात करोड़ सतहत्तर लाख बजेट आएकोमा एकतीस प्रतिशत अर्थात दुई करोड़ त्रिचालिस लाख मात्रै निकास भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ यस्तै राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजनाको करिब उनपचास प्रतिशत मात्रै निकासा भएको छ सिंचाई विकास डिभिजनको करिब पैंतिस प्रतिशत जिल्ला कार्यालयको छत्तीस प्रतिशत मात्रै निकासा भएको बताइएको छ जिल्ला विकास समिति कृषि विकास कार्यालय शहरी विकास तथा भवन निर्माण डिभिजन जल उत्पन्न प्रकोप नियन्त्रण लगायत कार्यालयको बजेट निकासा कम रहेको कोष तथा लेखा नियन्त्रक जोशीले बताउनुभयो आर्थिक वर्षको अन्त्यतिर काम गर्ने प्रवृत्ति केन्द्रबाट ढिलो गरी बजेटको अख्तियारी आउनु सरकारी कर्मचारीको ढिलासुस्ती विभिन्न वाहनामा काममा अवरोध हुनु र ठेक्का प्रक्रियामा ढिलाइ हुनु जस्ता कारणले विकास बजेट खर्चाउन नसकेको कार्यालयले जनाएको छ कुस्ती नेपाल भारत जोड्ने झोलङ्गे पुल सञ्चालन डेढ महिनादेखि अवरूद्ध रहेको नेपाल झोलङ्गे पुल सोमबारबाट सञ्चालनमा आएको छ जिल्ला प्रशासन कार्यालय दार्चुलाको पहलमा डेढ महिनादेखि अवरूद्ध रहेको पुल सञ्चालनमा आएको हो प्रशासनले आइतबार पत्राचार गरेको थियो पुल सञ्चालन भएपछि उकु गाविसको जनजीवन सहज हुँदै गएको गाविस सचिव प्रेमसिंह खत्रीले बताउनु भएको छ राजमार्गको विभिन्न स्थानमा खसेको पहिरोले अवृद्ध बनेको डाक्टर सिंह राजमार्ग सुचारू भएको छ राजमार्ग अन्तर्गत डोटीको तिलतालीदेखि कालागाडसम्म विभिन्न ठाउँमा गएको पहिरो स्थानीय र प्रहरीको सक्रियतामा अवृद्ध बनेको सड़क खण्ड आज दिउँसोदेखि सुचारू भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ अवृद्ध सड़क सुचारू भएपछि बीच बाटोमै थन्किएका सवारी साधनसँगै यात्रुहरू आफ्नो गन्तव्यतिर लागेका छन् लगातारको वर्षाले डोटीको लाटामाण्डो गाविसको तिलतालीदेखि मुडे गाउँ गाविसको कालागाडसम्म करिब एघार किलोमिटर सड़क अवृद्ध बनेको थियो जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब परीक्षक उद्धवदेव भट्टले अहिले अवस्था सामान्य रही यातायात सेवा सुचारू भएको जानकारी दिनुभएको छ धनगढ़ी उपमहानगरपालिका दुई सन्तोषी टोलमा रहेको चन्दन टाकिज हल सिल गरिएको छ लामो समयसम्म नवीकरण नगर्नुका साथै बिना जाँच पास विभिन्न हिन्दी चलचित्र प्रदर्शन गरेको भन्दै चलचित्र विकास बोर्डले सील गरेको हो दुई सालमा पाँच वर्षको लागि इजाजत लिएको टागिजले हालसम्म पनि नवीकरण नगरेको भन्दै विकास बोर्डले स्थानीय प्रशासनको सहयोगमा उक्त सिनेमा हल सील गरी विभिन्न यन्त्र उपकरण नियन्त्रणमा लिएको छ एघार वर्षदेखि बिना नवीकरण गरी चलचित्र प्रदर्शन गरेको चलचित्र विकास बोर्डका सदस्य सचिव पुष्कर नेपालले बताउनु भएको छ उहाँले केन्द्रीय चलचित्र जाँच समितिबाट समेत जाँच पास नगरी विदेशी कथानक चलचित्र ग्रेट ग्राण्ड मस्ती सार्वजनिक प्रदर्शन गरिरहेकोले कार्यवाही गरेको बताउनु भएको छ सिनेमा हलको केही उपकरण समेत जफत गरिएको भन्दै सदस्य सचिव नेपालले इन्टिमर प्रोडोजी डिभाइस एचपी पेन ड्राइभ सोह्र GB DLP projector Q XPS server र बिना नम्बरको सोह्र थान टिकट जफत गरिएको बताउनु भएको छ सेवा सुविधा र रवाफको हिसाबले प्रहरीको जागिर नेपालमा आकर्षक नै मानिन्छ तर हरेक वर्ष सयौंको संख्यामा प्रहरीहरूले विभिन्न कारण देखाएर जागिर छोड्ने गरेका छन् गत वैशाख यता दुई सय सातजना प्रहरीले सेवाबाट राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ एक एसएसपी एक डीएसपी र एक इन्सपेक्टर सहित आठ सय चौसठी असै उनपचास उनासाठी हवलदार र सत्तरी जवानले दुई हजार त्रिहत्तर सालमा राजीनामा दिएका हुन् यसअघि दुई हजार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 कार्यक्रमका बीच खुल्ला दिशामुक्त घोषणा हुँदै घोषणासँगै सुदूरपश्चिममा खुल्ला दिशामुक्त जिल्लाको संख्या पाँच पुग्ने र लामिकाल गाविस भवन निर्माणको काम अधुरो छोडेर ठेकेदारले व्यवस्था गरेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु डोटी सदरमुकाममा विद्युत सेवा अनियमित हुँदा उपभोक्ताहरू मारमा समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हस्त समाचार बुलेटिनबाट हामी दुवै विदा हुन्छौ नमस्कार